ससाना छोराछोरीको मुख हेर्नु अगेनाको छेउमा लड्नु र रुनु उनको नियति बनेको छ उनी अर्थात् गुल्मी अमरपुर गाविस वडा नम्बर चारका किसान भनेर चिनिने भूपाल सुनार जो गत एक वर्षदेखि दुवै मृगौलाले काम नगरेपछि आर्थिक अभावका कारण मृत्यु स्वीकार्न बाध्य जो हामीलाई देख्न साथ हाम हालेर रुन्छन् र जीवनको दुहाई माग्छन् हामी जीवन रक्षार्थ आर्थिक सहयोग त गर्न सक्दैनौँ तैपनि एउटा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छौँ अर्थात् सञ्चार माध्यममा लगेर सबैका सामु उनको जीवन बचाउने या नबचाउने भनेर हामी पस्किन सक्छौँ त्यही गर्नका लागि हामी उनकै घरमा आइपुगेका छौँ यहाँनिर धेरै स्थानीय भद्रबलादमी अन्य शुभचिन्तकहरू पनि हुनुहुन्छ यहाँ पूर्व गाविस उपाध्यक्ष यहाँको शुभ नाम चाहिँ कीर्तिमान महत हुनुहुन्छ त्यस्तै यिनै भोपाल सुनारका बुवा शेरबहादुर सुनार दाजु कमन बहादुर सुनार उहाँकी श्रीमती कमला सुनार लगायत हुनुहुन्छ र यहाँका स्थानीय राजनीति दलका नेताहरूले जसरी भए पनि आइदिनु पर्यो उसको जीवन बाँच्छ कि ससाना नानीहरू छन् भनेर हामी यहाँ आइपुगेका छौँ उहाँ आजभन्दा दस वर्ष अघिदेखि नै भारतमा बस्नुभयो मजदुरी गर्नुभयो कहिले होटेलका जुठा भाँडा माझ्नुभयो त कहिले चौकीदारी बस्नुभयो त्यसरी दुःख मजदुरी गर्दा गर्दै उहाँलाई कल्पनै नगरेको बिमारले छोयो र अहिले घरमा आएर लडिरहनु भएको छ मृत्यु कुरिरहनु भएको छ त उहाँसँग कुराकानी गर्नेछौँ उहाँको जीवन सङ्घर्ष र अहिले वर्तमान अवस्थाको जुन भोगाई छ र उहाँको जिउने जुन चाहना छ यसबारे हामी कुराकानी गर्न गइरहेका छौँ हजुर नमस्ते तपाईँलाई कस्तो छ अहिले मलाई न हिँड्न हुन्छ न खाना हुन्छ तपाईँ कति वर्षको उमेरमा यहाँ भारत जानुभएको म लगभग पन्ध्र सोह्रमा भयो कमाउँछु भनेर जानुभएको थियो होइन के के काम गर्नुभयो कति वर्ष मैले लगभग कुकको काम गरेँ कुकको खाना बनाउने चाइनिज खाना कुलसेन्द्र भन्ने ठाउँमा मालिक पनि सधैँ थियो मालिकले पनि ग इलाज गर भनेको हो मै आफै न उति बेला पिसाबाट नल्कीबाट रगत गयो नल्कीबाट रगत जाँदाखेरि यो घर आइयो धातु भने यताउता भने त्यहाँपछि पानी पनि खाइयो ठिक भयो त्यहाँपछि गयो गएपछि फेरि भारतमा नोकरी त दस हजारको नोकरी थियो राम्रो थियो मालिकले त अहिले पाँच हजार रुपियाँ इलाज गर्न उही थियो पहिला अडमा पैँतिस हजार रुपियाँ दिन थियो त्यो पनि मालिकले ल्याएको छैन अहिले त्योपछि तलब मैले पहिले नै भनेको इलाज गर भने तैँले इलाज गरिनस् हेर किसनलाल अब मैले बजाउन सक्दिनँ तलब भन्यो त्यो पछि हेर्ने जग्गामा म हेरौँ ल भनौँ मालिकले त्यो भएर घरतिर दिदी बहिनीहरूले इलाज गरेर अस्पतालमा जिरो पोइन्टमा झरेको मान्छेलाई अत्यावश्यक दि बहिनीहरूले भएर अस्पतालमा भर्ना गरेर अत्यावश्यक बिर्गौलो एकपल्ट डा चारवटा डाइलेसन गरिदिए बिरामीको छेउमा बस्नु भएको छ अमरपुर उपस्वास्थ्य चौकीका अहेब युवराज भण्डारी उहाँले प्राय गरेर नियमित रूपमा उहाँको स्वास्थ्य अवस्था बारे बुझ्न आइरहनुहुन्छ भन्ने यहाँ सुनिएको छ के छ यहाँको अवस्था के छ तपाईँले के पाउनु भएको छ उहाँ चाहिँ मृगोला दुवै मृगोला उहाँको चाहिँ ड्यामेज भइसकेको छ उहाँलाई चाहिँ अहिले हिडुल गर्न टोयलेट जान पनि एकदम समस्या छ शरीर चाहिँ सुन्निरहेको छ मुख सुन्निएको छ अनि यो उहाँलाई पखाला लागिरहेको छ पखाला लागेको छ अनि उहाँलाई चाहिँ बढी पानी दिन मिल्दैन पानी दियो भने फेरि किडनीले त्यो काम गर्न नसकेर उहाँ उहाँको झन् स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै जान्छ त्यसले गर्दाखेरि उपचारमा भने एकदम समस्या आइपरेको छ उहाँ चाहिँ मैले एक वर्षदेखि उहाँलाई चाहिँ देखिरहेको छु उहाँ चाहिँ पहिला इन्डियामा हुनुहुन्थ्यो इन्डियामा हुँदाखेरि उहाँलाई त्यो प्रेसर बढी भएछ अनि पिसाबमा रगत देखिएपछि उहाँ चाहिँ उपचार इन्डिया उपचार गर्न सकेर यहाँ आउनुभयो यहाँ आएपछि उहाँको चाहिँ घर परिवारले उहाँलाई चाहिँ काठमाडौँ लिएर जानुभयो काठमाडौँ लिएर गएपछि उहाँको दुवै चाहिँ मृगोला फेल भएको कुरा जानकारी भयो त्यसपछि उहाँ फेरि यहाँ आउनुभयो यहाँ आएपछि घरमा भएको अलिअलि पैसा जुटाएर फेरि इन्डिया जानुभयो इन्डिया गएर मालिकले पनि केही सहयोग गरेर त्यहाँ चाहिँ पटक पटक डायलिसिस गर्नुभयो मालिकले पनि दुई चार पटक डायलिसिस गरिसकेपछि अब मैले गर्न सक्दिनँ तिमी आफ्नो घर जाऊ भनेर मालिकले फेरि इन्डियाबाट फर्काइदिए फर्काएपछि उहाँ अहिले यहाँ हुनुहुन्छ एकपटक काठमाडौँ गएर डायलिसिस गर्नुभयो त्यसपछि उहाँलाई चाहिँ डायलिसिस गर्यो भने उहाँको अवस्थामा सुधार आउँछ पटक पटक डायलिसिस गर्ने पछि गएर चाहिँ किडनी ट्रान्सप्लान्ट गर्यो भने उहाँको जीवन बाँच्न सक्छ यहाँका गाउँघरका सबैले सहयोग गरिरहेका छौँ यो सानो सहयोगले हुँदो रहन्छ यो ठुलो खर्च हुँदो रहेछ यो गरिबलाई लाग्ने रोग रहन्छ अनि अति सम्पन्न मान्छेले यस्ता किडनी ट्रान्सप्लान्ट गरेर बसेका पनि छन् उहाँ चाहिँ आर्थिक अवस्था एकदम कमजोर छ त्यसैले गर्दाखेरि हामी सबै यहाँका गाउँका मान्छे देश विदेश जताकतै बस्ने गुल्मी जिल्लावासी विदेशमा बस्ने सबैले सहयोग गरिदिनु न मैले आग्रह गर्दछु यहाँको शुभ नाम मेरो जगतबहादुर सुनार म यहीँको मेरै मामाको छोरा पर्छ सहयोगको अपिल गर्न चाहन्छु मैले सब विदेश विदेशमा रहेका मान्छेहरूले यसको जीवन बचाइदिनको लागि सबैसित मैले हार्दिक अनुरोध गर्दछु यहाँ अन्य स्थानीयवासी पनि हुनुहुन्छ यहाँ महिलाहरू पनि उहाँलाई बचाउनुपर्छ भन्दै यस घरमा आउनुभएको छ तपाईँको शुभ नाम मेरो कमला भण्डारी म अमरपुर उपस्वास्थ्य चौकीमा काम गर्छु अनमी हो उहाँलाई पटक पटक हामीले नि प्रेसर चेकअप गर्ने नियमित चेकअप गरेर पाल्पा मिसन हस्पिटलमा जाने चेकअप गर्ने पनि गरिरहनु भयो अनि अब नियमित प्रेसर जाँच्नको लागि अनि उहाँ अब त्यति नजिकै स्वास्थ्य चौकी छ त्यहीँ गएर प्रेसर जाँच्न पनि नसक्ने अवस्था भयो उहाँको अब मेरो अनुरोध त जसरी हुन्छ यिनी बालबच्चा अब यिनी केटाकेटी अब श्रीमतीको अवस्था त्यस्तो हो अब जसरी हुन्छ अब यही घरको ऋणसँग उहाँले तिर्न सक्नु भएको छैन आफ्नो उपचार गर्न सक्नु भएको छैन उहाँको ठुल दाजुले सबै सम्पूर्ण परिवारले भाइले अब लगेर उपचार गरिरहनु भएको छ आफ्नै खर्च लानु भएको छ भाइको खर्च लगाइदिनु भएको छ अब उहाँहरूको सपरिवारलाई राम्रो होस् बालबच्चा राम्रोसँग पालन पोषण होस् र सबै देश विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइहरूले सहयोग गरेर हातमा हात मिलाएर उहाँलाई सहयोग गरिदिनु होला भन्ने आशा कीर्तिमान मजी तपाईँ एउटा पूर्व गाविस उपाध्यक्ष र छिमेकी पनि हुनुहुँदो रहेछ यहाँको उपचार गर्न सक्ने अवस्था चाहिँ घर बास बेचेर पनि छैन छैन छैन छैन दुई रोपनी जति जग्गा छ यही घर बनाएको थियो यसमा ऋण लायो यिनको उपाय चाहिँ छैन भनेपछि उहाँको जीवन बचाउनका लागि सबैबाट सहयोगको जरुरत छ जरुरत छ सबैले यसो सितो बार गहिलो भरे उनी बाँच्न सक्छन् भर्खरै यहाँलाई एक हजार रुपियाँ लिएर दिनुभयो सहयोग गर्नुभयो तपाईँको नाम चाहिँ आउनुहोस् न यता मेरो नाम सुजन चन्द्र गौतम उनी चाहिँ मेरो छिमेकी उनको सानो नानीहरू बाबुहरू स्कुल पढ्दैछन् मैले आफूले गर्न सक्ने सहयोग र मैले मेरो अफिसमा कुराकानी गर्दाखेरि मैले आफूले सहयोग हो तपाईँको अफिसको नाम मेरो नाम दीप दर्शन ब भन्ने सहकारी संस्था छ काठमाडौँ सामाखुसीमा त्यसको तर्फबाट एक हजार रुपियाँ सहयोग स्वरूप मैले उनलाई हस्तान्तरण गरेँ हस् धन्यवाद यहाँका दाजु कमन सुनारले पटक पटक हामीलाई तमगास गएर लौन भनेर भनिरहनुहुन्थ्यो तत्काल हामी प्रसारण गर्न सक्दैनौँ दुई चार हप्ता बिराउनै पर्छ किनभने हामीसँग थुप्रै बिरामीहरू आर्थिक अभाव कारण उपचार नपाएर जीवनको दुहाई माग्नेहरू धेरै हुनुहुन्छ प्रत्येक हप्ता राख्दाखेरि नहुने त्यसैले हामीले ढिला गरेका हुन् फेरि हामी जहिले पनि प्रत्यक्ष हामीले यहाँ नदेखिकन प्रसारण नगर्ने भएको कारणले हामी यहीँ घरमै आइपुगेका हौँ उहाँलाई चन्दा उठाउने काम चाहिँ भइराखेका छैन चन्दा उठाउने काम यहाँको समूह महिला समूहबाट यताउति हजार रुपियाँ बाह्र हजार पन्ध्र सय रुपियाँ त्यसै सुन व्यवसायी तमगासबाट तेह्र चौध हजार रुपियाँ उठ्यो उहाँबाट दबाई चलिरहेको छ अहिले दबाई त्यसैबाट त्यही स्रोतबाट दबाई चलाइयो अब म पनि नसक्दो अवस्था भएँ एक वर्षसम्म खेप्ने भरियो अघि कमाइले पनि खेपेन म आफ्नो आर्थिकले पनि भेटेन दाजुलाई पनि आफ्नो पनि समस्याहरू छन् त्यही समस्या समस्याहरू मैले आफ्नो त्याग्न नसकेँ मैले आएर तपाईँको जरानमा गएँ मेरो ओजेलको खबरमा राख ओजेलको खबरमा राखेर केही मलाई सहयोग देश विदेशबाट केही सहयोग मिल्यो भने भाइको जीवन बचाउन सकिन्छ भन्ने आधार आज होइन तपाईँ उहाँ चाहिँ नि सधैँ राति यहाँ पनि रुनु रहेछ बिहान पनि रुनु रहेछ नि राति हुने बिहान रुन्छ नि हेर्नुहोस् रोहेर दिन कटेर खेल्छन् अहिले अब अवस्था त्यस्तै छ अहिले दबाई चलाउन सक्ने माथि माथि जान नसक्ने मात्रै दबाई पाल्दा मिसनबाट दबाई चलेर गएको छ मिसनले पनि हेर्नु चार हजार रुपियाँ उहाँबाट नि केही हामीसँग आर्थिक कम भएर उहाँ मिसनले पनि केही सहयोग गर्न पऱ्यो भने मिसनमा गएर सामाजिक कोष मसँग गइसकेपछि उहाँले चार हजारको दबाईलाई मिनाइ गरिदिनु भयो अरू त्यसपछि दुई हजार रुपियाँ छ हजारको दबाई लिन थियो चार हजार रुपियाँ त्यो संस्थाले पनि मिना गरिदिएर अहिले दबाई चलिरहेको छ फेरि जाने होला जाने अब बेला भइरहेको छ हामीसँग पैसा छैन अब उनीसँग यो पखाला लगाइरहेको छ अब खाना हजम भाउ छैन खुट्टा खुट्टा सुनिरहेका छैन सधैँ कहिले मुख सुनिन्छ सुनिन्छ कहिले खुट्टा सुनिन्छ कहिले आँखा सुनिन्छ हेर्नु कहिले पेट सुनिन्छ त्यस्तै गरी गरी हेर्नु पीडामा परिरहेको छ उता आँखा हुँदै अरे भाइ भन्ने कुरा हो त्यस्तै हो चाहिँ हेर्नु भाइ दुखाइ भाइ आएर देख्यो देखेर केही गर्न सकियो छैन न बिमार सार्न सकिने न बाँट्न सकिने अहिले आएर या उनी बिस्तारमा पढेको म उनको कोखामा पल्टिरहेको छु उनी छटपट मैले त्यही देखेर रोएर रात झन् परेको छु समयले को पहाड भियो समयले चोटले दुःखको पहाड भिओ तर कनि मनको नाता चिन्छ ससाना छोराछोरीहरू रहेछन् बुवा यसै वर्ष होइन तपाईँको श्रीमती बित्नु भएको हजुर एक वैशाखको चौबिस गते पोहोरको वैशाखको चौबिस गते श्रीमती बितिकिन् म यही छोराहरूसित बसेको छु यस्तै छ के गर्ने अब त्यो छोरो बिरामी छ आएर न बाँध्नु न सुन्नु न व्यथा सार्नु यस्तै दुःख डरै हुनुहुन्छ ठिकै छ हजुर सबैसँग छोरालाई बचाइदिनुहोस् भन्ने अपिल हो त त्यही त्यही गरेको छु सबैसित हात जोडेको छु यहाँको भद्रा भलान्दीहरूसित सबैसित लौ न हजुर उपचार हुनेछ ओछना बस्दै पनि अर्कै हुँदो भन्ने नि हाम्रा अलिक केही नभइदियो हुन्थ्यो भने यही प्रार्थना गरेर बसियो छ तपाईँ अरू अब प्रार्थना गर्नु सिवाय अर्को विकल्प नै के छ र साथमा पैसो छैन भगवान् पुकार्नुभन्दा अर्को उपाय केही छैन यहाँनिर उहाँकी श्रीमती बसिरहनु भएको छ एकदम दुब्ली पातली हुनुहुन्छ लहरे थाङ्री कपडामा हुनुहुन्छ र छोराछोरी पनि त्यस्तै टिठलाग्दा देख्छु मैले पक्कै पनि उहाँले बिहान बेलुकी निवेक गरेरै छोरछोरी पाल्नुहुन्छ अलिवर आउनुहोस् पहिला पहिला त निकै कमाइ गर्नुभएको थियो होला नि श्रीमान हजुर गर्नुभएको थियो धेरै गर्नुहुन्थ्यो पठाउनुहुन्थ्यो यिनी पाल्न ठिक हो तपाईँले निमेक मजदुरी गरेर पर्छ हजुर निमेक गरेर अझै पनि निमेक गरेर हुर्काएकी छु छोरछोरीलाई अब को बिमारीसित बस्ने को निमेक गरेर छोरछोरीलाई हेर्ने कसले यहाँ बच्चाको सुसार गर्ने आफू कमजोरी छु छोरछोरीलाई पढाउन सकिएन हेर्नु लाउन दिन सकिएन खान दिन सकिएन चन्न माग्न जाँदाखेरि दस रुपियाँ दिन्छ न तेरो हात पाखुरो छन् तैँले कमाएर खान सकिदिने भनेर भन्न पछि फेरि दुई सय दुई भाइले गरेर दुई सय पैसा दिनु आइन्छ श्रीमानलाई बचाइदिनुहोस् भन्ने आग्रह हो तपाईँको हजुर श्रीमानलाई बचाउने भन्ने मेरो भावना छ कहाँ हो तपाईँको माइत मेरो माइत घमिर कहाँ भिरबारी हजुर तल भिरबारी दाजुभाइ हुनुहुन्छ उहाँ पनि माइती जाउन मेरो माइती ओल्लो हार्नतिर हुनुहुन्छ अनि दिशा पिसाब पनि तपाईँ आफैले गराउनु पर्छ उहाँलाई हजुर कहिले दाइले लानुहुन्छ जेठाजी दाइले कहिले मैले लान्छु श्रीमतीले राम्रै स्याहार गर्नुभएको छ तपाईँलाई हजुर म मरे पनि यसले दुःख पाउने भयो भन्ने थिएँ बचाइदिने बेलामा मर्ने त है एकपल्ट च्याम नआउँदै मर्ने भयो चलिरहेछ लास भित्र भित्र कहीँ छातीमा जलिरहेछ लासुभित्र भित्र कहीँ छातीमा टुटे फुटेका स्वप्न चाहिँ अग्यार मात्र छातीमा बिजन बदल सरी भरो खुराठ मेरो जिन्दगी निभेको दीप झै भयो उदास मेरो जिन्दगी झरेको पात झै बाँच्ने आशा चाहिँ लाग्ने पाल्छु भनेछन् घर बनाए हेर्नु घर बनाएर सुतुला पहिला बजीको पाइ पनि पाइन पनि हुने पोल्टे पिसा पनि पोल्टे अहिले खुट्टा पसारेर सुतुला भनेको हेर्नु यस्तो हालत छोरी तिमी कति वर्ष कि भयो पन्ध्र वर्ष पन्ध्र वर्ष कि भयो पढ्न कति जान्छु छमा छमा पढ्दैछौ भाइ छैन बाबा दिनु पचाइदिनु घरबारी म अझै बाबा सन्चो भएन बाबा इन्डिया जान घर बनाउन अहिले ऋण छ सबैको भाइ छैन छ भाइन परममा आउने सन्चो भएन हामी मेला हिँडेर आमालाई राखेर हामीले नुन बुटुन चरन्जम गरेर